नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलिउड काउन्टाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज उसागरको र यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ र प्रोग्राम कलिउड काउन्टाउनभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर फर्क मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम कलिउड काउन्टाउनमा र कार्यक्रम कलिउड काउन्ट डाउनमा अब हामी लाग्नुपर्ने हुन्छ नम्बर टेन पोजिसनतर्फ र त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु यो साता मिस नेपाल फिल्म आउट भएको छ भने न्युज गरेको छ हिम्मत वाली फिल्म अब चाँडै नै प्रदर्शनमा आउन लागेको फिल्म हो हिम्मत वाली र दोस्रोको सेरोफेरोमा चाहिँ यो सिनेमा प्रदर्शनमा आउने कुराकानी भइराखेको छ नम्बर टेन पोजिसनमा काली तिम्रो नजरले गोली हाल्यो रिच्यौँ रिच्यौँ नम्बर टेन पोजिसनमा हिम्मत वालीबाट रमाइलो गीत नम्बर टेन काली तिम्रो नजरले कली मार्यो काली तिम्रो नजरले कली मार्यो बाटो बाटी छाती पोली पोली मार्यो मात्र सम्हाल ढले ढले ढले मात्र अङ्गाल हौ झले झले झले मात्र सम्हाल नलौ ढले धले धले मात्र त अङ्गान हौ Thank ओके दसैँको फेरो पारेर रिलिज हुन लागेको फिल्म हिम्मत वालीको गीत यहाँले सुनिरहनु भएको छ नम्बर टेन पोजिसनमा आइपुगेको छ यो सापा न्युटी गरेको छ हामी अब लागौ नम्बर नाइन पोजिसनमा नम्बर नाइन पोजिसनमा बिस्तारै बिस्तारै तल चढाउने क्रममा रहेको छ अर्पण थापाले निर्देशन गरेको चलचित्र मुखौटा र मुखौटा रिलिज भइसकेको फिल्म हो नम्बर नाइन पोजिसनमा नेपाली कदम चलचित्र मुखौटा नम्बर नाइन काउन्टाउन यहाँले सुनिरहनु भएको छ र जाउमा हामी दसवटा उत्कृष्ट गीत सँगै प्रस्तुत गरिराखेका छौँ नम्बर टेनमा हिम्मतवाली नम्बर नाइनमा मुखौटा अब हामी लागू नम्बर एटमा र नम्बर एटमा आइपुगेको छ बिस्तारै तल झरेको छ यो साता दुई स्टेप तल चढ्दै छोली चलचित्र परेको छ र छोली चलचित्र अब चाँडै नै प्रदर्शनमा आउन त लागेको छ र अब सिनेमालाई सूर्य बोहराले निर्माण एवं निर्देशन गरेका हुन् नम्बर एट पोजिसनमा नेपाली कथन चलचित्र छोली नम्बर एट धेरै बसेको थिएँ तिम्रै रूपमा भुल्ली झल्झली याद आउँछ तिम्रो नाको फुल्ली म त मर्छु कि क्या हो फुल्ली सुन्ने लौना मात्र बसेको छु तिम्रै सपना पनि म त मर्छु कि क्या हो ठुली म त मर्छु कि क्या हो ए म त ओके वसन्त सापकोटाको सङ्गीत रहेको नेपाली कथन चलचित्र ठुलीको गीत यहाँले सुनिरहनु भएको छ नम्बर एट पोजिसनमा आइपुगेको छ चलचित्र ठुले र पनि हुन्छ नम्बर सेभेन पोजिसनमा नम्बर सेभेन पोजिसनमा आइपुगेको छ स्टुपिड मन र स्टुपिड मन पनि अब चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र हो अर्जुन पोखेलको सङ्गीत रहेको छ नम्बर सेभेन पोजिसनमा स्टुपिड मनबाट रमाइलो गीत नम्बर सेभेन आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु पारै जाओस् मेरो पारै जाओस् बरु पारै जाओस् मेरो पारै जाओस् सागरको मोती होइन सुनको ज्योति होइन मनभित्रको मिठोमा देऊ आकाश झरे सहन्छु दुखै परे सहन्छु तर तिमी हुनु पर्छ मेरो तिम्रो आँखामा सुहेरी नम्बर सेभेन पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ स्टुपिन मनबाट राखेको छु अब लागौ नम्बर सिक्स क्वेसनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ नम्बर सिक्स क्वेसनमा आइपुगेको छ कस्तो टेन्सन र कस्तो टेन्सन काठमाडौँमा रिलिज भइसकेको छ उपत्यका बाहिर रिलिज हुन भने सकेको छैन नम्बर सिक्स क्वेसनमा नेपाली कथन चलचित्र कस्तो टेन्सन नम्बर सिक्स प्रकार प्रत वस्तु शिव मन्दिरैमा Pero sus timbres van directo. Okay number six क्वेसनको गीत यहाँले सुनिरहनु भएको छ कस्तो टेन्सन र लागौँ नम्बर फाइभ क्वेसनमा नम्बर फाइभ क्वेसनमा आइपुगेको छ कुहिनोर र कोहिनोरको कुराकानी गर्ने हो भने यो चलचित्रलाई श्रीकृष्ण श्रेष्ठ निर्माण गरेका हुन् आकाश अधिकारीले निर्देशन गरेको चलचित्र हो यस राउन्ड तेइस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र चलचित्रमा श्रीकृष्ण श्रेष्ठ श्वेता खड्का लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र कोहिनूर जोडी यानिके श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काले आज बिहे गर्दैछन् र यो जानकारी पछि अब हामी लागु नम्बर फाइभ पोजिसनमा कोहिनूरबाट रमाइलो गीत टप फाइभ टप टेनको नम्बर फाइभ पोजिसनमा नम्बर फाइभ छेउका छैन र केम तिम्रो होइन केम तिम्रो होइन दोहिनु छाला तथा यौन्द्रोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नौको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष घुनरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार सालदेखि दुई हजार उनासत्तरी सालसम्मको को प्रश्न पत्र प्रश्नहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क एटिच्युट multi learning academy Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छपन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छ्यालिस एक सय चौरात्तर अरे ओ जुमरी छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गाछु म छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही लिएर फोटो खिच्न हुन्थेन तैले नारायणघाट सहित चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म खुरुक्क त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न शून्य पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ चितवन टाढी मनोरञ्जन केन्द्र सबै छाडी मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com हाम्रो खै के गर्ने यार पनि पास गर्नै सकिएन यार पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे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 टेलिसप रत्नगर एक बकुलहर रेडियो अर्पण सँगै proprietor Tara Khadka phone number शून्य छप्पन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न एकचालिस चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम कलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम कलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको सोमबार दिउँसो एक बजेको समाचार पछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर्समा र कार्यक्रमभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा अहिले चर्चामा आएका दसवटा चलचित्रका गीतहरू प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर फर्क मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम कलिउड काउन्ट डाउनमा र नम्बर टेन पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ अब लागु नम्बर फोर पोजिसनमा नम्बर फोर पोजिसनमा आइपुगेको छ मेरो भ्यालेन्टाइन मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन पनि अब प्रदर्शनमा लागेको छ श्रावण सोह्र गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ अबलाई भने नम्बर फोर पोजिसनमा नेपाली कथन चलचित्र मेरो भ्यालेन्टाइन नम्बर फोर पल यो चिन तिमी बिना अधुरो एभ्री टाइम तिमी नै मनभरि छु Baby, you're always on my mind शब्द गोली सहारा आज बताउँदैछु तिमीलाई चक्लेट एन्ड रेड रोज म गर्दैछु प्रपोज के भन्छौ तिमी मेरो छ अधिकारी स्वतन्त्र प्रताप शाह बाबु बोगटी सुस्मिता ढकाल लगायत कलाकारको प्रमुख भूमिका रहेको नेपाली कथन चलचित्र मेरो भ्यालेन्टाइन नम्बर फोर पोजिसनमा नम्बर थ्री पोजिसनमा लागौँ अब हामी नागदेली फिल्म नम्बर थ्री पोजिसनमा परेको छ सत्ताइस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ सर सत्ताइस गतिबाट करिब चालिसवटा हल यो चलचित्रले पाएको छ नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र नागबेली नम्बर थ्री खुसी मनाउ साथी हो मेरो व्यथा भोली खुसी मनाउ साथी हो मेरो व्यथा भोली खुसी मनाउ साथी हो मेरो व्यथा भोली ओके अब हामी लागौँ काउन्टाउनको नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ मिसन फर ट्वेन्टी र मिसन फर ट्वेन्टी गत हप्ता नम्बर वान पोजिसनमा थियो यो हप्ता एक स्टेप तल छोड्दै नम्बर टू पोजिसनमा आइपुगेको छ फिल्म रिलिज भइसकेको फिल्म हो नम्बर टू पोजिसनमा नेपाली कथन चलचित्र mission for twenty number two okay गाउँठाउँको नम्बर टू पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ मिसन फर ट्वेन्टी रिलिज भइसकेको फिल्म हो देवराम बहालले चलचित्रलाई निर्देशन गरेका हुन् अब हामी लागु नम्बर वान पोजिसनमा त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ रिक्याप नम्बर टेन पोजिसनमा न्युटी गरेको थियो हिम्मतवाली नम्बर नाइनमा मुखोटा नम्बर एटमा टुली नम्बर सेभेन पोजिसनमा स्टुपिड मन नम्बर सिक्समा कस्तो टेन्सन नम्बर फाइभमा कोहिनोन नम्बर फोरमा मेरो भ्यालेन्टाइन नम्बर थ्री पोजिसनमा नागबेली नम्बर टूमा mission for twenty number one पोजिसनमा आइपुगेको छ यतिखेर रिलिज भइराखेको फिल्म चिहान र चिहान यतिखेर देशका चालिसवटा घरमा प्रदर्शन भइराखेको छ बद्री कृष्ण श्रेष्ठले निर्देशन गरेको चलचित्र चिहानमा लगानी रहेको छ रमेश थापाको निरज बराल पूजना प्रधान लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चिहानको गीत छोड्दै प्रोग्रामबाट बिना माग्नु पर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हौस् त नमस्कार नम्बर वान